गुरु दक्षिणा लेखक रोशन पोखरेल एकाएक द्रोणाचार्यले एकलव्यलाई भने हे निषाद कुमार एकलव्य यदि तिमीले मेरै सानिध्यमा धनुर्विद्या सिकेका हौ भने मलाई गुरु मान्छौ भने के म तिम्रो गुरु दक्षिणाको अधिकारी हुन्न गुरुको कुराले एकलव्य खुसीले गदगद भए शिक्षा पाएपछि गुरुदक्षिणा दिनु चेलाको कर्तव्य हुन्थ्यो भने गुरुदक्षिणा पाउनु गुरुको अधिकार यस्तो अवस्थामा गुरुले गुरुदक्षिणा स्वीकार गरे एकलव्य द्रोणाचार्यका साँच्चैका शिष्य कहलिन पाउँथे उनलाई अपार खुसी लाग्यो गुरु स्वयंले गुरुदक्षिणा माग्दै थिए उनले झटपट भने अवश्य गुरुदेव म हजुरलाई गुरुदक्षिणा दिएर धन्य हुनेछु तर उनलाई गुरुको मनमा के खेल्दैछ थाहा थिएन उनी त गुरुलाई गुरुदक्षिणा दिन पाउने खुसीले फुरुङ्ग थिए अन्य राजकुमारहरूमा पनि गुरुले गुरुदक्षिणामा के माग्लान् भन्ने कौतूहल थियो एक्कासी द्रोणाचार्यले सबैको कौतूहल शान्त पार्दै भने हे एकलव्य यदि तिमी दिन नै चाहन्छौ भने तिमीले गुरुदक्षिणा स्वरूप मलाई तिम्रो दायाँ हातको बुढी औँला दिनुपर्नेछ सबै स्तब्ध भए धनुर्विद्यामा दायाँ हातको बुढी औँला अति आवश्यक थियो दायाँ हातको बुढी औँला बिना धनुष चलाउनु असम्भव थियो तर त्यही औँला द्रोणाचार्यले दक्षिणा स्वरूप मागेका थिए दायाँ हातको बुढी औँला काटेर दिनासाथ एकलव्यले यस्तो अथक परिश्रम र लगनले प्राप्त गरेको सम्पूर्ण धनुर्विद्या व्यर्थ हुन्थ्यो उनी सर्वश्रेष्ठ धनुर्धर त के सामान्य व्याधा पनि रहँदैनथे तर एकलव्यले गुरु आज्ञालाई नै सर्वोपरि माने उनी घुँडा मारेर भुइँमा बसे अनि कति पनि नसोची कम्मरमा भिरेको चक्कु निकालेर एकै झड्कामा दायाँ हातको बुढी औँला काटे हातबाट रगतको सिर्का उठ्यो असह्य पीडा भयो तर त्यसको केही प्रवाह नगरी गुरु स्वरूप काटिएको बुढी औँला गुरुचरणमा राखिदिए